अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक जनालाई आठ विन्ड प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर thank you नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिराखेको छ विष्णु र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासमा र यो आधा घन्टे व्यवसायमा तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ मिठा मिठा लोकदोरी भाकाहरू बजाएर यदि तपाईँ कार्यक्रममा सम्झना सन्देश राख्न चाहनुहुन्छ भने पनि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घरफिरा लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको सोमबार व्यवसायमा भने प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा उपहार आठ आठमा र पैसा हात हातमा भने निकै नै विज्ञापनहरू पनि दिइराखिएको छ थप जानकारीको लागि भने नजिकैको कार्यालय वा राष्ट्रिय दैनिकमा बुझ्नुहुन पनि अनुरोध गर्दछु र टेलिफोनमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सोनमजी के कसरी बित्यो तपाईँको दिन आज अनि खाना खानु भयो कि नै खाना भएको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद आमा बुवा हजुर बुवा हजुर आमा अङ्कल हेलो कुराकबाट सुनमा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राख्दा राख्दै विदा भइसक्नु भएको छ सम्पर्क विच्छेद भएको छ उहाँले हामीलाई सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पार्वतीजी के कसरी बिताइरहनु भएको छ दिनहरू अनि आज त साउन महिनाको पहिलो सोमबार व्रत बस्नु भएको छ कि छैन नि व्रत बस्नु भएको छ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर आमा बुवालाई अनि सोनम दादालाई साथीहरू अनिसा गीता सुनिका शर्मिला दिपा विदेशमा हुने सन्देश दादालाई हुन्छ पार्वतीजी कार्यक्रममा आउनुभयो यस्तै गरी माया गर्दै गर्न होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा यति बेला कोराकबाट पार्वती तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट के भन्नुभयो तपाईँको आवाज मैले सुनिरहेको छुइनँ सानो सुनिरहेको छ फेरि एकचोटि भनिदिनु भने खोराकबाट के भन्नुभयो खोराकबाट जुन तामाङ जुनजी तपाईँ के गर्नुहुन्छ बसी बस भन्नु पर्यो हुन्छ आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर हुन्छ जुनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला खुराकबाट जुन तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो हामीले खुल्ला राखिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो लोकदोरी भाका राख्छौँ कार्यक्रमको व्यवसायमा भन्छन् एक कान्छा दुलैले सकेसम्म राम्रैले दुलैले सोध्छु कहिले कहिले ऐनामा हेरेर सोध्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैन कस्तो खेती पाउने हो जिन्दगीमा मैले एक कान्छा दुलैले सकेसम्म राम्रैले दुलैले सोध्छु कहिले कहिले ऐना मा हेरेर सोध्छु कहिले कहिले नराम्री हेर्दिन राम्राले हेर्दैनन् कस्तो त्यति बानी हो जिन्दगीमा मैले कस्तो त्यति बानी हो जिन्दगीमा मैले त्रिपाठी र पूजा गुरुङको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका सोच्छु कहिले कहिले निकै नै रमाइलो लोकदोरी भाका थियो हामीले कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई आज प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा पैसा हात हातमा उपहार आठ आठमा भन्ने नारा साथ लिएर आएको छ थप जानकारीको लागि चाहिँ नजिकैको कार्यालय वा राष्ट्रिय दैनिकमा बुझ्नुहुन पनि आग्रह गर्दछु कार्यक्रम अर्पण शुभ साँझको यो आधा घन्टे वसाईमा तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू बजाएर थोरै भए पनि मनसुन दिलाउने कोसिस पनि गरिराखेका छौँ तपाईँकै सम्झना सन्देश पनि लिइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराक सात भलपानीबाट जनिसा तामाङ जनिसाजी तपाईँ के गर्नुहुन्छ बसी बसा हो दादा बसी बसा हो भन्नु पर्यो हजुर अनि आजको दिन के कसरी बित्यो जनिसाजीको यस्तै हो धान रोपेर आएको बल्ल धान रोप्दै हुनुहुन्छ हजुर बल्ल धान रोप्दै हुनुहुन्छ कोराकतिर भनेको मैले हजुर हुन्छ जोनिसाजी कार्यक्रममा हुनुहुन्छ सम्झना सन्देश राख्न सक्नुहुनेछ सम्झना मेरो साथीहरू पर्मिला सुशीला निर्मला अनि गीता सन्जु शान्ति सिर्जना अनि मेरो कतारमा बस्नुहुने श्रीमानलाई अनि मलाई जनिसा भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई हुन्छ जनिसाजी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो यस्तै गरी कार्यक्रममा आगामी श्रृङ्खलामा पनि उपस्थित हुँदै गर्नलाई भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला कोराक साथ भालपानीबाट जुनिसा तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको आधा घन्टे बसाइमा तपाईँकै सम्झना सन्देश र तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू बजाएर थोरै भए पनि मञ्चन दिलाउने कोसिस गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार <laughs> कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज मैले सुनिरहेको छैन कहाँबाट को भन्नुभयो हजुर खोराकबाट सन्जु तामाङ सन्जुजी के कसरी बिताउनु भयो आजको दिन तपाईँले बसी बस हो आज साउनको पहिलो सोमबार अनि व्रत बस्नु भयो कि नै व्रत बस्नु भएन किनभने पक्कै पनि सन्जुजीलाई सबै कुरा पुगेको छ भगवान्सँग किन माग्नुपर्छ र व्रत बसेर होइन हुन्छ सन्जुजी कार्यक्रममा आउनु भएको छ हामी एकैछिनपछि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत सम्झना सन्देश राख्न सक्नुहुनेछ हामी एकैछिन पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत सम्झना सन्देश राख्न सक्नुहुनेछ भनेर भनेको मैले खोराकबाट सन्जु तामाङ आउनुभएको थियो उहाँको आवाज मैले सानो सुनिरहेको थिएँ कुराकानी गर्ने प्रयत्न त म गरिराखेको थिएँ तर पनि बिचैमा सम्पर्क विच्छेद भइसकेको छ आफ्नो सम्झना सन्देश राख्दै हुनुहुन्थ्यो कोही मित्र हुनुहुन्छ फेरि सम्झना सन्देश राख्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनिसाजी के कसरी बिताउनु भयो आजको दिन तपाईँले यत्तिकै बसी बसाऊ अनि आज साउनको पहिलो सोमबार व्रत बस्नु भयो कि नै व्रत बस्नु भएन ठिकै छ निशाजी आज कार्यक्रममा आउनु भएको छ एकैछिन हामी एउटा लुकदोरी भाका बजाउँछौँ त्यसमा सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर मलेसियामा हुने रमेश दादा साथीहरू पार्वती रिता सुनिता दिपा कर्मिला शान्ति बिरानिका अनि मलाई सुनिँदा सुनि सम्पूर्णलाई हुन्छ अनिसाजी कार्यक्रममा अनुभव खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट अनिसा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ आजको कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा भने निकै नै रमाइला उपहारहरू पनि लिएर आएको छ र पैसा पनि छिट्टै भरपर्दो मनी ट्रान्सफर रहेको छ यदि तपाईँ पैसा पठाउन चाहनुहुन्छ भने पनि यसमा पठाउनु होला किनभने एउटा भरपर्दो मनी ट्रान्सफर रहेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफर थप जानकारीको लागि भने नजिकैको कार्यालय वा राष्ट्रिय दैनिकमा बुझ्नुहुन अनुरोध गर्दछ भने कार्यक्रममा एउटा मिठो लोकदरी भाका सुन्छौँ त्यसपछि कार्यक्रममा उपस्थित हुने नै छौँ भर्खर भर्खर गाउँबाट सरे कि मान्छे पनि केही भेटे मैले उनलाई मैले पहिलो भेटैमा मान्छे पनि केही पारे प्रदेशको गेटैमा राधिका हमाल अनि भीम पौडेलको सुमधुर आवाजमा सजिएको इलोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा पैसा हतात आठमा उपहार आठ आठमा भन्ने नारासहित लिएर आएको छ र थप जानकारीको लागि भने नजिकैको कार्यालय वा राष्ट्रिय दैनिकमा बुझ्नु अनुरोध गर्दछु र अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि हामीले दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार बोल्दै चितवन जयमङ्गलाबाट भक्ति प्रसाद चितवन भक्ति प्रसादजी तपाईँ के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ पढ्दै अनि कस्तो छ हाम्रो भक्ति प्रसादजीको पढाइ पढाइ ठिकै छ राम्रै चलिरहेछ आज फर्स्ट टाइम हुनुहुन्छ होला कार्यक्रममा हजुर तपाईँलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा धेरै धेरै स्वागत छ फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ बिर्सनु भएन नि भक्ति प्रसादजी स्वागत मैले स्वागत गरेपछि फेरि पछिल्लो दिनहरूमा फेरि चटक्कै हामीलाई बिर्सनु भएन नि भनेको मैले हुन्छ आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद मेरो बुवा आमा अहिले टाढा हुनुहुन्छ बुवा आमालाई अनि यो रेडियो अर्पण सुने सुनेर बसिदिने हुने सम्पूर्ण महानुभावहरूलाई र मेरा प्यारा प्यारा साथीहरूलाई हुनुहुन्छ भक्ति प्रसादजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला चितवन जयमङ्गलाबाट भक्ति प्रसाद चौलागाई आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पक्कै पनि थोरै मैले त चिनी क्यारे विष्णु दाईलाई अलिकति थोरै गाह्रो पऱ्यो नि पक्कै पनि अलिकति गाह्रै पऱ्यो होला प्रसन्ना धेरै दिनपछि आउनुभयो नि त प्रसन्नाजी तपाईँ त धेरै दिनपछि आउनुभयो पक्कै पनि अनि त्यही भएर थोरै पनि अनि के कसरी बिताइरहनु भएको छ प्रसन्नाजी तपाईँले बोर्डिङ जाने आउने आज साउनको पहिलो सोमबार अनि व्रत बस्नु भएको छ कि नै <laughs> हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हुन्छ प्रसन्नजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला बक्कुलरबाट प्रसन्न भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भएर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेको र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो भने विदा भएर गइसक्नु भएको छ आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा पैसा हात हातमा र उपहार आठ आठमा भन्ने नाराको साथ लिएर आएको छ थप जानकारीको लागि भने नजिकैको कार्यालय र राष्ट्रिय दैनिकमा हुन अनुरोध गर्दछु एकदमै भरपर्दो मनी ट्रान्सफर रहेको छ यदि तपाईँ विदेशबाट अन्य ठाउँबाट पैसा पठाउनु हुनुहुन्छ भने सिटी एक्सप्रेस मनी ट्रान्सफरमा पठाउनु हुन अनुरोध गर्दछु र सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज हाम्रो कार्यक्रम अर्पण शुभ साँझ व्यवसायलाई प्रायोजन गरिदिनु भएकोमा त्यस्तै गरी धन्यवाद दिन चाहन्छु तिनीहरूसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र तिनीहरूसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्र विष्णुजाईलाई पनि धेरै धेरै धन्यवाद भन्दै फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट सुनम कुराकबाट पार्वती तामाङ कुराकबाट जनता माङ कोराक साथबाट जोनी तामाङ र कोराकबाट सन्जु तामाङ र कुराकबाट निशा तामाङ र चितवन जयमङ्गलाबाट भक्ति प्रसाद चौलागाई र कुराक साथबाट भालपानीबाट जिनी शाह तामाङले फोन गर्नुभएको थियो अन्तिममा फोन गर्ने साथी बक्कुलरबाट प्रसन्नाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवस मगर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायबाट एउटा मिठो लोकदरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको व्यवसायबाट उजेल पर्छु नमस्कार ठिक छैन गलेको ठिक छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादैको के माया लाउने हो बिना आँसु नजर लठ्याउने मै सोझलाई गफैले पट्याउने के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबर पनि दिनु के माया लाउने हो बिना स्वादको नजर छलठ्याउने मै सोझलाई गफैले पट्याउने के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनौ कि माया लाउने हो बिना स्वादको गाउँ घर समाजको दर्पण सुन्नु होला radio Arpan city express money transfer आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर